हार्दिक स्वागत छ प्रोग्राम बलिउडका काउन्टाउन लिएर उपस्थित भइसकेका छौँ सम्पूर्ण रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सुनेर बस्नुहुने श्रोताहरूमा भित्र छु म स्वागत अनि मेरो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म हुने काम कन्ट्रीबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot कमबाट प्रत्येक श्राताको आइतबार दिउँसो तिन बजेको समाचारपछि करिब करिब चार बजीसम्म हामी आउने गर्छौँ प्रोग्राम बलिउड गाउँ डाउन लिएर र प्रोग्राम बलिउड गाउँ डाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका फिल्महरू रिलिजको नजिक नजिक आउन लागेका र रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम बलिउड काउन्टाउनमा र प्रोग्राम बलिउड काउन्टाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरेमले मार्सल इम्पोरेम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचर स्कुटी चाहिएको छ भने सम्झन सक्नुहुन्छ साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पाठ पूजा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनु एक मात्र नाम हो मार्सल इम्पोरेम जुन रहेको छ मगन कालिम्पोङ बजार फोन नम्बर रहेको छ शून्य छपन्न पाँच बयासी एक सय उनासय र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय वेल मार्सल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्ट डाउनमा मैले भनिसकेको छु हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत हामी बजाउनेछौँ र आज पनि दसवटा उत्कृष्ट गीतको ऱ्याङ्किङ मेरो साथमा रहेको छ अब लाग्नुपर्ने हुन्छ नम्बर टेन र नम्बर नाइन पोजिसनतर्फ त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु यो सादा हिम्मतवाला मुभी चाहिँ काउन्ट डाउनबाट आउट भएको छ भने न्युट्री गरेको छ गो गोवा गनले चाहिँ न्युटी गरेको छ अबलाई नम्बर टेन पोजिसनमा न्युटी सङ्ग भन्नुपर्छ मुभी गो गोवा गनबाट कङ चुसले बोलको गीत रहेको छ भने नम्बर नाइन पोजिसनमा एक स्टेप माथि चढ्दै ए जवानी हे दिवानी रहेको छ अब चाँडै नै रिलिज हुन लागेको फिल्म हो ए जवानी हे दिवानी र अबलाई भने नम्बर टेन पोजिसनमा गो गोवा गनबाट कन चुसले र ए जवानी हे दिवानीबाट मित्र दिल कन्टिन्यू number 10.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 हुनुहुन्छ नम्बर नाइन क्वेसनको गीत यहाँले सुनिसक्नु भएको छ है जवानी हे दिवानीबाट राखेको थियो भने नम्बर टेन क्वेसनमा नेउटी सङ्ग पनि यहाँले सुनिसक्नु भएको छ गौ गौवा गनबाट राखेको थिएँ गन चुसले बोलको गीत पनि यहाँले सुनिसक्नु भएको छ होला नम्बर एट र नम्बर सेभेन क्वेसनको गीत सुनि पालो नम्बर सेभेन क्वेसनमा एक स्टेप माथि चढेको छ फिल्म जिप्पी रिलिजको लागि तयार भएको फिल्म जिप्पी नम्बर एट क्वेसनमा नम्बर सेभेनमा आइमे अर्मे र आइमे अर्मे बिस्तारै बिस्तारै काउन्टाउनबाट तल झर्दैछ होला भने नम्बर एट र नम्बर सेभेन कन्टिन्यू बन गए नंबर एट मंडे क्यों आया खून चूसने तू जा रे जा रे जा कबूतर जा Number 7. Be sexy ओके सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाहरूको प्रस्तुति प्रोग्राम बलिउड काउन्टाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टाउन स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विज्ञता मार्सल इम्पोरियमले मार्सल इम्पोरियम जहाँ तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी पाउन सक्नुहुन्छ साथसाथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका बिना पाठ पूजा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झन सक्नुहुन्छ मार्सल इम्पोरियमलाई जुन रहेको छ मगेन चोक पर्सा बजार शून्य छपन्न पाँच सय त्यहाँको फोन नम्बर रहेको छ भने मोबाइल नम्बर टिप्न सक्नुहुन्छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय सय त्यहाँको मोबाइल नम्बर रहेको छ नम्बर टेन पर्सेन्टदेखि नम्बर सेभेन पर्सेन्टको गीत यहाँले सुनिसक्नु भएको छ अब नम्बर सिक्स र नम्बर फाइभ पर्सेन्टको गीत सुन्यो पालो well number six position capture गरेको छ दुई स्टेप तल चढ्दै मुभी रहेको छ चस्मे बदुर रिलिज भइसकेको फिल्म हो डिस्के दोम दोम बोलको गीत रहेको छ भने नम्बर फाइभ पोजिसन क्याप्चर गरेको छ बम्बई टकिस दुई स्टेप माथि चढेको छ ए चक्ले बोलको गीत रहेको छ अब भने नम्बर सिक्समा चस्मे बदुरबाट रिच दोम दोम दोम बम र नम्बर फाइभ पोजिसनमा बम्बई टकिसबाट ए चकले कन्टिन्यू नम्बर सिक्स आखिर माँ को बहू मिल गई नंबर फाइव ले चख ले ये मुरब्बा ओके नम्बर सिक्समा यहाँले गीत सुनिसक्नु भएको छ चस्मे बदुरबाट बिचको दुम दुम दुम र नम्बर फाइभ पोइजनको गीत यहाँले सुन्दै हुनुहुन्छ ए चकले बोलको गीत भएको थियो बम्बे टकिसबाट राखेको थिएँ अबलाई भने नम्बर फोर र नम्बर थ्री पोइजनको गीत सुन्नुपर्छ नम्बर फोर पोइजन आइपुगेको छ एक थ्री ड्राइन रिलिज भइसकेको फिल्म हो एक स्टेप तल चढेको छ भने त्यस्तै एक स्टेप तल चढ्दै नम्बर थ्री पोइजन क्याप्चर गरेको छ सुट आउट एट ओडला परेको छ यो पनि रिलिज भइसकेको फिल्म हो र तपाईँलाई भने बलिउड काउन्टाउनको नम्बर फोर पोजिसनमा एक थी ड्राइन र नम्बर थ्री पोजिसनमा shoot out at Wadala continue number four हम चीज है बड़े काम की यारम हमें काम पे रख लो कभी खुशियाँ हम गुनगुनाएंगे पेश करेंगे घर मचाए ओके सुट आउट टोडलाको गीत यहाँले सुनिरहनु भएको छ नम्बर थ्री पोजिसन क्याप्चर गरेको छ एक स्टेप तल चढेको छ गत हप्ताभन्दा अबलाई नम्बर टू पोजिसनको गीत नेपाल हो well number two position capture गरेको छ मुभीको नाम कमान्डो र सङ्ग रहेको छ लुट जावा लुट जावा नम्बर टू मैं कर जावा लुट जावा तेरी बाहों तेरी राहों में मैं ओके लुट जावा लुट जावा वलको गीत यहाँले सुनिरहनु भएको छ भोलि काम जाउँको नम्बर टू क्वेसन क्याप्चर गरेको छ र मलाई है नम्बर वान पोजिसनको गीत सुन्यो पालो त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपल्ट रेक्याम नम्बर टेन पोजिसनमा नेउटी गरेको थियो मुभी रहेको थियो गो गोवा गन नम्बर नाइनमा ए जोवानी हे दिवानी नम्बर एटमा जिपी नम्बर सेभेनमा आइमी अर्मे नम्बर सिक्समा सुस्मे बदुर नम्बर फाइभमा बम्बई टकिस नम्बर फोरमा एक ड्राई नम्बर थ्रीमा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 निशुल्क फर्स्ट एड एवं पाठ्य पनि उपलब्ध छन् प्रमुख कार्यालय भरतपुर दस चौबिस कोटी फोन शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखा कार्यालय टाढी चोक मेरी स्टोप सँगै शून्य छप्पन्न पाँच बैसठी एक सय त्रिसठी मोबाइल अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी इन एकाडमी